सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल जबरजस्ती चन्दा शङ्करमा संलग्न रहेको भन्दै चितवन प्रहरले नानगढको लीलाचोकबाट एकीकृत नेकपा माओवादीको युवा संगठन वाइसेल चितवनका छजना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ हिजो साँझ चन्दा सङ्कलनका लागि गएका उनीहरूले जबरजस्ती गरेपछि व्यवसायले नै प्रहरीलाई खबर गरेको प्रहरीले जानकारी दिएको छ वाइसिएल कार्यकर्ताले पाँच हजार मागेको तर व्यवसायले आफूले दुई सय भन्दा बढी चन्दा दिन नसक्ने बताएका थिए यो बारको समूह थपिन थालेपछि व्यवसायले सुरक्षाका लागि प्रहरी बोलाएको बुझिएको छ प्रहरीले नियन्त्रणमा लिएका वाइसएलका चितवन क्षेत्र नम्बर तिनका इन्चार्ज तथा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष उत्तम गुरुङ लगायत रहेका छन् जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर बाह्र बसन्त चोकका वर्ष तेत्तिसका उत्तम गुरुङ भरतपुर चार कमलनगरका चौतिस वर्षका भरत मगर भरतपुर एक रामनगरका वर्ष उन्चालिसका मनोज कुमार शेर्पा भरतपुर बाह्र नौरङ्गेका वर्ष तिसका रवि प्राजुली भरतपुर एघारका वर्ष तेइसका विशाल मरठा र भरतपुर एकका तिस वर्षका मधुर नेौपानी प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ यसैबीच आफ्ना कार्यकर्ता नियन्त्रणमा लिएको भन्दै वाइसेलका कार्यकर्ताले ओडा प्रहरी कार्यालय नानगढमा आक्रमणको प्रयास गरेको प्रहरीले जनाएको छ सयभन्दा बढीको संख्यामा पुगेका युवाहरूले आक्रमण गर्दा दुईजना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ प्रहरी जवान मनोज कुमार चौहानलाई आँखा भाउमा गम्भीर चोट लागेको र प्रहरी सहायक निरीक्षक हेमन्त कुमार सिंहलाई सामान्य चोट लागेको ओडा प्रहरी कार्यालय नानगढका प्रहरी निरीक्षक मदनजित महराले जानकारी दिनुभयो उनीहरूले राति जिल्ला प्रहरी कार्यालय अगाडि समेत केही बेर प्रदर्शन गरेका थिए भरतपुरको चौबिस कोटीमा वाइसएल चितवनले राति नै कोणसभा गरी आज बिहान दस बजेसम्म आफ्ना कार्यकर्ता नछाडे आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको छ वाइसेल चितवनका संयोजक ईश्वर सापकोटाले कोणसभामा सम्बोधन गर्दै यस्तो चेतावनी दिनुभएको हो उहाँले वाइसेल समयमित्र उत्तेजित दुवै हुन जानेको भन्दै उत्तेजित नगराउन पनि चेतावनी दिनुभयो वाइसेल चितवनले साउन उन्नाइस गतेका लागि आह्वान गरेको जिल्ला सम्मेलनको तयारीसँगै चन्दा सङ्कलनलाई पनि तीव्रता दिएको थियो एकीकृत नेकपा माओवादीका जिल्ला नेता सुदर्शन पौडेलले जिल्ला सम्मेलनका लागि चन्दा सङ्कलन गर्नु राजनैतिक गतिविधि भएको भन्दै त्यसमा प्रहरीद्वारा हस्तक्षेप हुनुलाई आफूले गम्भीर रूपमा लिएको प्रतिक्रिया दिनुभएको छ आवश्यक सहयोगका लागि व्यवसायलाई पत्र दिएकोमा चन्दा नदिएपछि पत्र फिर्ताका लागि जाँदा व्यवसायले प्रहरीले बोलाएर पक्राउ गरेको उहाँले जानकारी दिनुभयो घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्राधिकारले चितवनका प्रहरी नायब प्रेक्षक सञ्जय बहादुर राउतले जानकारी दिनुभयो अपरान्न साढे चार बजेतिर नै उनीहरूलाई पक्राउ गरे पनि प्रहरीले गोप्य राखेको थियो वाइसेल प्रदर्शन र आक्रमणमा उत्रिएपछि मात्र घटनाबारे सार्वजनिक भएको हो यसबीच आफ्ना सहकर्मी पक्र गरेको भन्दै वाइसेल क्षेत्र नम्बर दुईले विरोध जनाएको छ पक्र परेका आफ्ना सहकर्मी रिहाई गर्न माग गरेको वाइसेल क्षेत्र नम्बर दुईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ आज बिहान दस बजेसम्म सहकर्मीहरूलाई रिहाई नगरी दस बजेदेखि चितवन बन्द गर्ने वाइसेल संयोजक सुन्दर डल्लाकोटीले जानकारी दिनुभयो रत्नगर सात सिसैमा लुकाई छिपाई राखेको ठूलो परिमाणको विद्युतीय सामग्री प्रहरले मंगलबार बरामद गरेको छ प्राधिकरणको सातौं आयोजना अन्तर्गत तेत्तिस र एघार केबी प्रसारण लाइनमा प्रयोगमा ल्याइने करिब सत्तरी लाख बराबरको विद्युतीय सामग्री इलाका प्रहरी कार्यालय रत्नगरले बरामद गरेको हो रत्नगर सात सिसै निवासी चित्रसेन चौधरीको घरमा लुकाई छिपाई राखेको सामग्रीहरू नेकपा माओवादी रत्नगर नगर कमिटी र त्यसको भातै संगठन जनस्वयं सेवकका पदाधिकारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए बरामद गरेका विद्युतीय सामग्रीहरू देशको प्रमुख प्रसारण लाइनमा प्रयोग आउने महँगो रूप रुपैयाँ पर्ने भएको प्रहरीले जनाएको छ बरामद गरेका सामग्रीहरूमा तेत्तिस केबी पिन पान्चर मस्टर पोलको क्यालेम सेट ट्रान्सफर्मर एमसिबी बोर्ड एघार केबी ब्रेसिङ पत्ती तेत्तिस केबी ब्रेसिङ पत्ती एमसिबी स्टेक रड तेत्तिस केबी अर्थिङ रड तेत्तिस केबी पिन तार लगायतका झण्डै दुई सय प्रकारका सामग्री बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो भरतपुर र कैलालीमा काम गर्न नरेन्द्र निर्माण सेवाले सडक डिभिजन कार्यालय भरतपुर नजिकको एउटा घरमा राखेको सामान रातारात रत्नगरको सिसेमा भेटेको प्रहरीले जनाएको छ यस वर्ष चितवनमा वर्षे धान उत्पादनमा वृद्धि हुने भएको छ पानी परेर समयमा नै किसानले धान रोप्न पाएको र गत वर्षभन्दा पहिले धान खेतीको क्षेत्र विस्तार भएकाले धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो जिल्लाको पूर्वी पश्चिम र मध्य क्षेत्रमा धान रोप्ने क्रम अन्तिम अवस्थामा पुगेकाले उत्पादन वृद्धि हुने अनुमान गरेको जिल्ला कृषि विकास कार्यालय चितवन जनाएको आएको छ जिल्लामा गत वर्ष वर्षे धान उनातिस हजार छ सय पच्चिस हेक्टरमा र चैती धान चार हजार तीन सय हेक्टरमा रोपाई भएको थियो गएको वर्षभन्दा अहिले धान लगाउने क्षेत्र वृद्धि भएको छ तर त्यसको अध्ययन भइसकेको छैन जिल्ला कृषि विकास कार्यालय चितवनका सूचना अधिकृत हिरालाल भोसालले भन्नुभयो गएको वर्ष यसै समयमा साठी प्रतिशत धान रोपाईँ हुने गरेको थियो अहिले नब्बे प्रतिशत सकिएको छ धान रोपाई गर्ने ठाउँ अझै धेरै रहेकाले गएको वर्षभन्दा अहिले क्षेत्र विस्तार भएको हामीले अनुमान गरेका छौँ उहाँले भन्नुभयो पूर्वी चितवनमा धान रोपाइँ सकिएको र पश्चिम पश्चिम चितवनका केही भाग मात्र बाँकी रहेका छन् उहाँले भन्नुभयो गुन्जनगर मंगलपुर पार्वतीपुर लगायत केही स्थानमा रोपाई हुँदैछ अहिलेसम्म रोपाई भएको स्थानलाई हेर्दा उत्पादन वृद्धि हुने देखिएको छ पूर्वी चितवनको पहाडी गाविसमा खोलाको पानी लगाएर धान खेती गर्ने क्रम बढेको तराईका गाविसमा पनि पानीको स्रोत पर्याप्त भएपछि रोपाई गर्ने स्थान बढेको कार्यालयले जनाएको छ चितवनको शक्तिकोर सिद्धि कोराक लगायतका गाविसको केही क्षेत्रमा खोलाको पानी लगाएर रोपाई गरिएको छ कहिले रोपाई नहुने स्थानमा अहिले पाइप मार्फत पानी लगेर रोपाई गरिएको छ संविधान सभा निर्वाचन क्षेत्र नम्बर निर्वाचन ऐन दुई हजार चौसठीको व्यवस्था कायम राख्ने लगायतका मागसहित चितवनमा मङ्गलबार नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद चितवनले अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी समक्ष ज्ञापन पत्र पठाएको छ आगामी संविधान सभाको निर्वाचनमा आदिवासी जनजाति दलित मुस्लिम मधेसी लगायतको प्रतिनिधित्व हुने गरी समानुपातिक सिटको व्यवस्था गरिनुपर्ने माग गर्दै महासङ्घ चितवनका अध्यक्ष पदम गुरुङले सहायक प्रमुख जिल्लाधिकारी शिवराम गिलाल मार्फत अन्तरिम मन्त्री परिषदका अध्यक्ष रेग्मी समक्ष ज्ञापन पत्र पठाएका हुन् आदिवासी जनजाति महासङ्घको केन्द्रीय कार्यक्रम अन्तर्गत ज्ञापन पत्र पठाएको बताउँदै महासङ्घ चितवनका अध्यक्ष गुरुङले माग पूरा नभई आदिवासी जनजाति कडा आन्दोलनमा जाने बताउनुभयो एकीकृत नेकपा माओवादीले मंगलबारदेखि चितवनमा एक महिने चुनावी अभियान सुरु गरेको छ गएको साता सम्पन्न विस्तारित बैठकले गरेको निर्णय अनुसार जनताको बीचमा जान देशभर सुरु भएको चुनावी अभियानसँगै चितवनमा पनि एक महिने चुनावी अभियान शुरू भएको हो चितवनको पाँचवटै क्षेत्रमा मंगलबार कार्यक्रम गरी चुनावी अभियान शुरू भएको ए माओवादी केन्द्रीय सदस्य एवं चितवनका संयोजक घनश्याम दाहालले जानकारी दिनुभयो चुनावी अभियान अन्तर्गत निर्वाचन क्षेत्र नम्बर एक दुई तिन चार र पाँचमा निर्वाचन अभियान सुरु भएको छ अभियानमा ए माओवादी नेताहरू प्रत्येक जनताको घरमा गई ए माओवादीको चुनावी अभियानका विषयमा जानकारी गराइने कार्यक्रम रहेको संयोजक दाहालले बताउनुभयो लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण का नाममा जति ओकालत भए पनि स्थानीय तहमा त्यसको कार्यान्वयनमा समस्या देखेको अधिकार कर्मीहरूले बताएका छन् उनीहरूले सामाजिक समावेशीकरण नीतिको बारेमा जानकारी नहुँदा स्थानीय तहमा रहेकाहरूले अधिकार उपभोगबाट वञ्चित हुनु परेको गुनासो गरेका छन् भरतपुर नगरपालिका र श्रम नेपाल नामक सामाजिक संस्थाले भरतपुरमा गरेको एक दिने अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले लैङ्गिक उत्तरदायित्व बजेट अभ्यासलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता रहेको बताएका थिए श्रम नेपालका कार्यकारी निर्देशक सूर्य बदना हमालले महिला पुरुष बीचको विभेद हटाउन स्थानीय तथा राष्ट्रिय स्तरबाट प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो कार्यक्रममा बोल्दै भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटाले एन नियममा समानता र समावेशीकरणका कुरा लिपिबद्ध गरे पनि कार्यान्वयनमा समस्या रहेको बताउनुभयो पूर्वी चितवनको पिपलिवडा नम्बर आठ धमेलीमा रहेका चेपाङ समुदायका महिलाहरूले बचत गर्न थालेपछि जीवनयापनमा परिवर्तन आउन थालेको छ लालीगुरा सहित सो ठाउँमा छवटा महिला समूह रहेका छन् महिलाहरूले समूहमा बचत भएको रकम व्यवसाय सञ्चालन गर्न घर खर्च टार्न र बिरामी पर्दा प्रयोग गर्ने गरेका छन् केहीले व्यवसाय सञ्चालन गर्न रकम लगे पनि धेरैले घर खर्च टार्न र बिरामी पर्दा लैजाने गरेका छन् समूहबाट लगेको रकम दुई रुपियाँ ब्याजमा उनीहरूले तिर्ने गरेका छन् समुदायको आमदानीको स्रोत दाउरा भएकाले दाउरा बेचेर ऋण तिर्ने गरेको समूहका सचिव रेखु पर्जाले जानकारी दिनुभयो समूहकी सचिव रेखुले बचत गरेको रकम ऋण निकाली पसल सञ्चालन गरेकी छन् पसल सञ्चालन गरेपछि रेखुको जीवनयापनमा परिवर्तन आएको छ पसल सञ्चालनपछि पहिले दाउरा बेचेर घर खर्च टार्ने गरेकी रेखुको दाउरा बेच्नुपर्ने बाध्यता हटेको छ पहिले दाउरा बेच्नु पर्थ्यो सचिव रेखुले भन्नुभयो समूहबाट झिकेको पैसाले पसल सञ्चालन गरेपछि दाउरा बेच्नुपर्ने बाध्यता हटेको छ जीवनयापनमा पनि परिवर्तन आएको छ गुराँस समूहमा तिसजना चेपाङ महिलाहरू आबद्ध रहेका छन् चितवन उच्च महावि भरतपुरले मैयादेवी कन्या कलेज चोकबाट राजमार्गतर्फ करिब एक सय बिस मिटर जग्गा भाडाका लागि गरेको टेन्डर प्रक्रिया कानून सम्बत रहेको जिल्ला अदालत चितवनले ठहर गरेको छ जिल्ला न्यायाधीश लेखनाथ ढकालको एकल इजलासले मंगलबार विद्यालयले गरेको टेन्डर प्रक्रिया कानून सम्बत रहेको ठहर गर्दै प्रक्रिया अगाडि बढाउन विद्यालयलाई आदेश दिएको हो साउन आठ गते हाल भाडामा बसिरहेका व्यवसायहरूले खाली जग्गा आफहरूले उपभोग गर्न पाउनुपर्ने भनी जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएका थिए साउन नौ गते अदालतले तत्कालका लागि टेन्डर प्रक्रिया स्थगन गरी मंगलबारका लागि द्विपक्षीय बसमा आउन आदेश जारी गरेको थियो नेपाल पब्लिक क्याम्पस सङ्घ चितवनको मङ्गलबार बसेको बैठकले क्याम्पसमा अध्यापन गराउने प्राध्यापकहरूको तलब वृद्धिको लागि सरकारी अनुदान वृद्धि गर्न माग गर्ने भएको छ सरकारले निजामती कर्मचारीलाई चालु आर्थिक वर्षबाट तलब वृद्धि गरेसँगै प्राध्यापकहरूको पनि तलब वृद्धि गर्नुपर्ने भएकाले विद्यार्थीहरूबाट शुल्क वृद्धि गर्नुभन्दा पब्लिक क्याम्पसलाई सरकारले दिने अनुदान रकम वृद्धि गर्न माग गर्ने निर्णय गरेको हो नेपाल पब्लिक क्याम्पस केन्द्रीय समितिलाई जानकारी गराएर सरकारसँग अनुदान रकम बढाउन माग गर्न लगाउने निर्णय भएको छ नेपाल विद्यार्थी सङ्घ चितवनले जिल्लाका निजी विद्यालय र निजी उच्च माविमा शुल्क वृद्धि भएको समाचारप्रति यथार्थ जानकारी गराउन सम्बन्धित पक्षसँग अनुरोध गरेको छ न्यायवेसङ चितवनको मङ्गलबार बसेको बैठकले सर्वोच्च अदालतले दुई वर्षसम्म कुनै शुल्क वृद्धि गर्न नपाइने निर्णय गरिसकेकाले यसको विपरीत कदम चालिए आफूहरू आन्दोलन गर्न बाध्य हुने निर्णय गरेको छ बैठकले नेपालको शिक्षा नियमावली विपरीत रहेर केही सामुदायिक विद्यालयले विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै आपत्ति समेत जनाएको छ नेकपा माओवादी निकट अखिल क्रान्तिकारले एक विशेष भेलाले पूर्वी सिधुनको नेपाल उच्च माविमा मूल इकाइ कमिटी गठन गरेको छ रत्नगर्दीमा रहेको नेपाल उच्च मावि प्लस टू इकाइ कमिटीमा अमर खतेडाको अध्यक्षतामा एक सय नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको अखिल क्रान्तिकारी जिल्ला सदस्य राजेन्द्र सापकोटाले जानकारी दिनुभयो कमिटिको तीन उपाध्यक्षमा अनिल बुढाथोकी माधव प्रसाद खतेडा र सिर्जना शर्मा सचिवमा भीमश्रेष्ठ कोषाध्यक्षमा मदन असामी र सहसचिवमा शिला उप्रेती रहेका छन् पूर्वी चितवनको रत्नगर नौमा हिजो भएको रक्तदान कार्यक्रममा एक सय चारजनाले रक्तदान गरेका छन् शान्तिकुञ्ज टोल विकास संस्था र शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा भएको कार्यक्रममा छत्तिस महिलासहित एक सय चारजनाले रक्तदान गरेका थिए यसबीच पूर्वी चितवनको पर्सामा रहेको एटिट्युट मल्टी लर्निङ एकाडेमीले आफ्नो शाखा विस्तारको अवसरमा रक्तदान कार्यक्रम गरेको छ मकवानपुरको मनहरी साथमा शाखा विस्तार गरेसँगै आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित चालिसजनाले रक्तदान गरेका थिए अब पालो अर्पण आवाजको अर्पण आवाजमा हाम्रो प्रश्न छ पूर्व राजा मन्दिर जाँदैमा हल्लिने गणतन्त्रको जग बलियो नभएको भन्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको टिप्पणीमा तपाईँको विचार के छ ए ठिकै ए ठिकै हो बी पूर्व राजाको पक्ष पोषण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 पांच पचास एकसठी सात सौ तिरचालीस पालना अवस्था बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज विदा भई नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा एटिच्युड मल्टी एकाडेमी म्याथ साइन्स र टेक्नोलोजी पाँच विषयमा